हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको अर्को नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगन सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुन्छौँ दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजमा र कार्यक्रम लोकझङ्कारको व्यवसाय समयमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ आजको यो बुधबार व्यवसायमा भने केही समय पहिला निस्केका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ र ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोहोरी भाकाबाट रामची खाँड अनि टिकापुनको सुमधुर आवाज रहेको छ यो भाकामा रोदीमा गीत गाएको अब क्रममा पाए दोकानमा जान्थे म पहिले तिमीलाई दिएर खान्थे म रोधेमा गीत गाएको एउटै चकलेट ठोकेर आधा आधा खाएको गभीर साई मायाले माया लाएको कानमा जान्थे म मैले तिमीलाई दिएर खान्थे म गीत गाएको एउटै चकलेट ठोकेर आधा आधा खाएको नबिर्साई मायाले माया लाएको चकलेट ठोकेर आधा आधा खाएको नबिर्साए मायाले माया लाए तिजको बेला दक्षिणा पाइन्थ्यो किनी निभाएको त गाएको एउटै चकलेट ठोकेर आधा आधा खाएको नबिर्साए मायाले माया लागेको खेलेको होइन माया एउटै चक्लेट टोकेर आधा आधा खाएको नबिर्स है मायाले माया लागेको रोधीमा गीत लगाएको निकै नै मर्मस्पर्शी लोक भएका थियो रामजी खाँड अनि टिकापुनको सुमधुर आवाजमा सजिकै लोक भएका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोक झन्कार व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकसङ्कारकै व्यवसायमा आज भने केही पहिला निस्किएका लुकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ र मिठा मिठा लुकदोहोरी भाकाहरू कार्यक्रममा स्थान दिएर तपाईँलाई मनोरञ्जन दिने कोसिस पनि गरिराखेका छौँ तपाईँले नै रुचाउनुभएका तपाईँले नै मन पराउनु भएका केही पहिला अगाडिका लुकदोहोरी भाकालाई आज कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गरिराखेका छौँ ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु अर्कै एउटा भाका भाज्य भाका रहेको छ राजु फरियार अनि देवी खर्तीको सुमधुर आवाजमा सजिएको लोक भाका लालुपाते लुग्यो भुइँतिर भने भाका अवक्रममा तपाईँको लागि र यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ र कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी निकै नै रमाइला लोकदोहोरी भाकाहरू बजाउने गर्छौँ र तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गर्छौँ र कार्यक्रमको यो व्यवसायमा भने अब भने एउटा भाका सुन्ने बेला भएको छ लालुपाते लुग्यो भुइँतिर किलाउ माया मैतिर किलाउतिर भन्ने निकै नै रमाइलो लोकदोरी भाका थियो तपाईँले खुबै मन पराइदिनु भएको थियो केही पहिला अगाडि र अहिले पनि खुबै मन पराउनुहुन्छ श्रोताबिन र दर्शकबिनहरूले र त्यस्तै गरी राजु परिवार अनि देवी घरतीको यो भाका सँगसँगै हामी कार्यक्रमको विश्राममा जान्छौँ र विश्रामपछि फेरि उपस्थित हुन्छौँ र रेडियो अर्पण एक सय चार थुलो पाँच हज र कार्यक्रम लोकझङ्कारको बसाइ सँगै रहनुहोला तिम्रो फुलाउँछ गरेर गफ हुन्छ लालु पाती नुग्यो भुइँतिर किलाउ माया माइतिर किलाउतिर त्यहाँनिर नलाउ भुइँतिर तिम्रो फुन हुन्छ गरेर गफ हुन्छ लालु पाती नुग्यो भुइँतिर प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnagar medicine centre main road टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR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 व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HM K Chitwan dot कम किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी सङ्गा जस्तै भएको छ मन सुन्न पाउँदा रेडियो अर्पण नराम्रो सोचाइमा डुल्न हुँदैन गीत सङ्गीत समाचार सुन्न परे ए हजुर रेडियो अर्पण कहिल्यै भुल्न हुँदैन नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हाल्छ यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारकै व्यवसायमा कार्यक्रम लोकझङ्कारकै व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको ध्वनि तरङ्गबाट र त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारकै व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बुधबारे बसाइमा भने केही समय पहिला निस्किएका तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु रुचाउनुभएका लोकदुखुरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ र कार्यक्रममा स्थान दिने क्रममा फेरि अर्को एउटा भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ भाका रहेको छ मैले मन पराएको छु रामजी खाँड अनि मुना थापाको सुमधुर आवाजमा सजिएको लोक भाका अब क्रममा तपाईँको लागि I you. जान पाएनौ साथी हो उनको मेरो भेज अब माथि हो मैले मन पराएको छु नजलाए यो मोटो मलामी यही मोटो मैले मन पराएको छु नजलाई एमोट्यो मलामी यही मुटुमा मायालाई सजाएको छु निकै नै मर्मेश्वरसी लोक भएका थियो पृष्ठभूमिमा राखिसकेका छौँ रामजी खाँड अनि मुना थापाको सुमधुर आवाजमा सजिएको लोक भाका हामीले कार्यक्रम लोकझङ्कार व्यवसायमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कार व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ त्यस्तै गरी कार्यक्रम लोकझङ्कार व्यवसायमा भने आज भने केही समय पहिला निस्किएका तपाईँले नै मन पराउनु पराउनुभएका तपाईँले धेरै नै रुचाउनुभएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ र यिनै भाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको ध्वनि तरङ्ग सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकसङ्कारको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई तपाईँलाई विशेष धन्यवाद भन्दै अर्को भाकालाई कार्यक्रममा स्थान जोड्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि बिदा हुन्छु नमस्कार एक्लै भयो यो तिमीलाई भयो यो पत्री पङ्गेनी फोटो फिर्ता ल्याउ व्यर्थैलाई यो पिराती केही न केही खोज्यौ व्यर्थैलाई यो पिराती केही न केही खोज्यौ 依你。